आकाशलाई छुँदै आकाशलाई छुँदै या सलाई छु जानु आजै साउको बाँच्नलाई फर्क फर्काउन भन मलाई हरेक दिन फर्कन मन नभएको कहाँ हो र तिर छैन ए सानो अझै सौको पारदेशमा बस्नलाई परदेशमा बस्नलाई सौको ऋणले पराछ फस्नलाई फर्का फर्कामा देशमा आइ चुलो नि बल्दैन चुलो नि बल्दैन के गरौँ त घर खर्च चाल्दैन फर्का फर्का भन मलाई हरेक दिन हो रातिर छैन ए सानो अझै सौको